नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि हामी डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको वाचन लिएर आइपुगेका छौं अलिखित उपन्यास विक्रमसम्म दुई हजार चालिस सालको मदन पुरस्कार प्राप्त उपन्यास हो यो उपन्यास दुई हजार चालिस सालमा पहिलो पटक प्रकाशित भएको थियो भने अहिले सातौं आठौं पटकसम्म प्रकाशित भइसकेको छ र हामी यसको पाँचौं श्रृङ्खला हामीले गएको साता सुन्यौं र पाँचौं श्रृङ्खलासम्म पुग्दा फुलुवाको प्रसङ्ग आएको छ इनराको प्रसङ्ग आएको छ अब उपन्यास कसरी अगाडि बढ्छ सुनौ डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको छैठौं श्रृङ्खला पृष्ठ उनासीबाट यता गाउँतिर चुनावको मौसम आएको छ धरमपुरका मानिस भोट दिन्छन् बरेवाका मानिस बसेर रमिता हेर्छन् कि जमदारलाई सघाउँछन् बरेवाका गाउँलेहरू भोट हाल्न पाउँदैनन् तिनीहरूलाई चुनावमा भाग लिन अधिकार थिएन किन किनभने उही नक्सा बनाउनेहरूबाट देशको जिल्लाको नक्सा बनाउँदा एउटा छोटो मोटो भूल भएको थियो तिनीहरूले नक्सामा बिरहिनपुर बरेवाको उल्लेख गर्न बिर्सेछन् कहिले यस्तो गल्ती भएर कसबाट भन्न सकिन्न एउटा संयोग नै थियो त्यो केवल नक्सा मात्र होइन राज्यको कुनै पनि कागजपत्र श्रेष्ठतामा बिरहिनपुर बरेवा भन्ने गाउँको उल्लेख रहेनछ एउटा रोचक घटना यो हो जसले गर्दा त्यस गाउँको कुनै कानुनी वा प्रामाणिक अस्तित्व आजसम्म बन्न पाएन त्यसकारण बरेवा गाउँ चुनावमा आफ्नो प्रतिनिधि छान्न पाउँदैन धरमपुरको प्रतिनिधिलाई छानिएको हेर्छ पाठकको विचार थियो यसले देशलाई एउटा ठूलो फाइदा छ के भने त्यस गाउँको गरिबी बढ्नाले देशको गरिबी बढ्दैनथ्यो न त्यहाँ कुनै किसिमको बजेट पुर्याउने आवश्यकता हुन्थ्यो यिनीहरू यही कुरा मान्दैनथ्यो र भन्थ्यो हामी कहाँ बैल है मालिक आदमी न है अर्थात हामी गोरु हौ मानिस होइनौ जिमदार प्रत्येक चुनावमा यिनीहरूलाई वा अरू जसलाई आवश्यक छ त मान्छे होस् भन्ने आश्वासन दिन्थे र प्रधानपञ्च बन्ने गर्थे यस्तो उनी किन गर्थे भने चुनाव शान्ति र प्रजातन्त्रको गीत गाउँदै सम्पन्न होस् चुनावपछि त फेरि छँदैछ जे छ बिरहिनपुर बरेवाको अर्को पनि काम थियो बाहिरबाट खटिएर आएको नापी डोर नेताजी वा पुलिस वा जिमदारका नातेदार सबको सत्कार गर्नु पाहुनाहरू त्यहीँ बसेर गम्भीरतापूर्वक देश विकासका कुरा गर्थे जिमदार तितिन्जेल पाउनका लागि कुखुरा र आइमाईको प्रबन्धमा जुट्थे दुवै बरेवाकै हुनुपर्छ यसको विशेष ध्यान जिमदार राख्ने गर्थे आइमाई कुखुरा च्यापेर आउँथे र उसको पहिलो काम हुन्थ्यो त्यो कुखुरा पकाएर खुवाउनु आइमाईको अर्थ जस्तो लगाए पनि हुन्थ्यो छोरी कि आमा वा आमा कि छोरी छातीतिर अलिकति टुटुलको उठेकी कुनै पनि केटी आइमाई हुन थाली भन्ने लोकप्रिय चलन थियो जसलाई अतिथिहरू बिना व्यवधान स्वीकार गर्दथे त्यस्तो अवस्थामा यो भन्नु असम्भव थियो च्यापिएको कुखुरो बढी त्रस्त हुन्थ्यो कि कुखुरा च्याप्ने आइमाईका आँखा आतंकित हुन्थे आइमाईका आँखामा अन्धकार हुन्थ्यो केही हेर्नु असम्भव एउटा कुरा अवश्य थियो कुखुराको त्रास त काटिएपछि समाप्त हुन्थ्यो र त्यसमा नुन मसलाको रङ चढ्न थाल्दथ्यो ठिक त्यसै क्षणदेखि आइमाईको आतंक चाहिँ वास्तविक मानेमा थालिन्थ्यो एउटा यो पनि हुन्थ्यो तिनीहरू प्राय केन्द्रबाट आएका र केन्द्रीय तागतको केही अंशले डम्म फुलेका पोटवाल मानिसहरू हुन्थे तिनीहरू गाउँलेलाई तिनीहरूको अधिकार दिलाइ छाड्ने प्रतिज्ञा गरेर काठमाडौँ फर्कन्थे हिँड्नु अघि डायरीमा गाउँको नाउँ टिप्थे कहिले निवेदन पनि माग्दथे जिल्लाको मानचित्रमा हाम्रो गाउँ सामेल गराए पाऊ आदि तर सधैँ के हुन्थ्यो भने सारा अतिथि फर्केर गएपछि गाउँको नाउँ नै बिर्सिन्थे किनभने त्यो धेरै लामो थियो र देशको नाउँ जति जरुरी थिएन डायरी कतै हराएको हुन्थ्यो त्यसकारण यो सम्झना रहँदैनथ्यो केही गरून् भने कुन गाउँलाई गरून् तैपनि तिनीहरूलाई थाहा थियो मुलुकभित्र एउटा सिङ्गै बस्ती वा गाउँ हराउने यो घटना विश्वमै आफ्नो किसिमको एउटा बेजोड घटना साबित हुन सक्थ्यो यति तिनीहरू हाम्रो सांस्कृतिक विशेषता चाहिँ सम्झना राख्ने गर्थे धरमपुरका गाउँले त्यसलाई त्यति महत्त्वपूर्ण मान्दैनथे तिनीहरूको विश्वास थियो बरेवा एउटा शराब परेको गाउँ हो त्यहाँका मानिस वञ्चित हुनु दुःखी हुनु अवश्यम्भावी छ यदि दुःख नै स्वत कुनै गाउँको नियति निर्धारित हुन्छ भने कसैले के गर्न सक्छ र त्यसकारण त्यो गाउँको प्रारब्ध विचार गरेर त्यसमा सहयोग गर्नलाई धरमपुर के गर्थ्यो भने अलिकति पनि सम्पन्नताको आभास बरेवामा प्राप्त हुन साथ गएर लुट्ने गरिन्थ्यो धरमपुर अब त्यस्तो लुटमा सामेल हुन्थ्यो तब धेरै रमाइला घटनाहरू घट्थे दिउँसो सँगसँगै ठट्टा गर्दै मेला गर्न गएको नातेदार वा साथी वा परिचित राति धरमपुरको डाकु बनेर बरेवाको घरमा बस्ने गर्थ्यो हे लालदर हे हाम्रा घरे साते पसेरी अनाज बा बरिस दिन खाएके बा छोड दे बाउवा गोड झर्तानी यो लालधरप्रति अनाथ नाति नातिना सहितकी बुढीको आवाज हुन्थ्यो जो सात पसेरी अन्नले वर्षदिन दिन धान्ने आँट राख्दथे र लालधर बुढीका छोराको साथी हुने गर्थ्यो कुनै बखत बुढीको छोरै त्यहाँ उपस्थित भएको भए साथी भनेर लुट्न छाडिदिँदो अहिले छाड्दैन केवल एउटा मानवता देखाउँछ ऊ दुई पसेरी धान बुढीका लागि छाडिदिन्छ केवल पाँच पसेरी लिएर जान्छ एउटा कुरा अवश्य मान्नुपर्छ बलात्कार धरमपुरका डाँकुहरू गर्दैनथे त्यसको जिम्बा जिमदारका अतिथि नातेदारहरूको हुन्थ्यो त्यो पनि बलात्कार गर्ने कुनै आवश्यकता पर्दैन थियो एउटा यस्तो गाउँ जहाँ बलात्कार बलात्कार जस्तो थिएन डकैती डकैती जस्तो थिएन र सायद हत्तामा कुनै पनि कुसिमको विशेष पर्दैन पर्दैनथ्यो जब राजी खुसी चल्दथ्यो चल्न दिइन्थ्यो डाकुहरू पनि हत्या गर्दैनथे तर गाउँ आएको बखत नबिराइकन यिनीहरूलाई निर्घातसँग कुट्न बिर्सदैनथे यिनीहरू त्यस्तो बखत ताली बग्दै हिँडिरहेको वा चुटाइ खपिरहेको हुन्थ्यो धेरै क्रोधित भयो भने तिनीहरू कुनै घरको छानोमा आगो सल्काएर हिँडिदिन्थे त्यसो त तिनीहरूलाई थाहा थियो गर्मी र हावामा गाउँमा आगो लाग्दा एउटा घर एउटा घर मात्र हुँदैन कमसेकम चौथाइ जति गाउँ हुन्छ कुनै बखत पुरै बस्ती पनि हुनसक्छ तर त्यो सायद राम्रो अवसर हुन्थ्यो तिनीहरूका लागि पारिश्रमिक कम आगो र खरानी धेरै पाउने डकैती प्राय आधा रातको समय ताकेर गरिन्थ्यो किनभने त्यस बखतसम्म दुवै थरी गाउँलेहरूले खानेकुरो खाइसकेका हुन्थे तर कुनै कुनै हप्प भएको गर्मी मध्याहमा ज्यादै अल्छी र पट्यार लाग्दो धरमपुरका मानिसलाई र पाँच सात मान्छे जुट्न सकेका छन् भने यो कर्म दिउँसै पनि गर्न सकिन्थ्यो तैपनि दिउँसो अलिक कम गरिन्थ्यो यसमा शङ्का छैन किनभने त्यसवखत दुवै थरीले आँखा जुदाउनु पर्ने एउटा नरमाइलो बेहोर्नु पर्दथ्यो यही मनोरञ्जक थियो एउटा सिङ्गो गाउँ एउटा सिङ्गो गाउँको आतंक बनेको थियो कहिलेदेखि थाहा छैन कहिलेसम्म त्यो पनि थाहा छैन बरेवामा झगडा त खुब हुन्थे तर यस्तो धेरै उदाहरण थिएन जब बरेवा र धरमपुरका बासिन्दाबीच टन्टा उठेको होस् मानव स्वभावले गर्दा कुनै विषयमा कहिले विवाद उठिहाल्यो भने त्यो क्षणिक रूपमा मात्र टिक्न सक्ने हुन्थ्यो त्यसपछि बरेवावालालाई स्पष्ट हुन्थ्यो उसले सही हुनु असम्भव छ ऊ गल्तीमा मात्र हुन सक्छ यो आदर्श केटाकेटी आफ्नो खेल्ने जमानादेखि नै जान्न थाल्दथे त्यसकारण धरमपुरको ठिटाले बरेबाको खेतमा बाख्रो उल्यो भने त्यसलाई केवल दिने चलन थियो उता बरेवाको बाख्रो वा भैँसी धरमपुरको कुनै खेतमा पस्यो भने त्यसलाई कायदा साथ दण्ड जरिवाना गरिन्थ्यो बिगो वा खती कति भन्ने कुरा खेतवालाले तोक्दथ्यो किनभने अर्को तोक्न सक्ने त उही बाख्रा वा भैँसी नै हुन सक्दथ्यो त्यसले तोक्न नसक्ने प्रकृति पाएकाले भैँसी आदिको काम धरमपुरको खेत मालिकले नै गर्थ्यो भैँसीको मालिक अर्थात् बरेबावालालाई बिगोको अनुमान गर्ने कष्ट दिँदैनथ्यो कार्य विभाजन गर्दा त्यसको जिम्मामा पर्थ्यो दण्डको नगद वा जिन्सी रकम तोकिएको म्यादभित्र भुक्तान गर्नु चैत्य नवमीको मेला थियो गडबजारमा एक महिना जति लामो मेला लाग्छ नाच तमासा सब हुन्छन् टिकुली धागो रिबनले रङ्गी चङ्गी देखिन्छ गडबजार रामकृष्णलाई मेला हेर्न मन थियो हेरेपछि ऊ मेलाको समाजशास्त्रीय अथवा आर्थिक मनोवैज्ञानिक विश्लेषण गर्ने उद्देश्य राख्दथ्यो सडकमा मेला जानेहरूको ताती देखेरै उद्दङ्ग पर्यो तिन चार कोषसम्म अटुट रूपमा हिँडिरहेका चङ्गी कमिला जस्ता मान्छे आइमाईहरूले पहेँलो अथवा रातो छिपुवा धोती लगाएका हुन्थे तिनीहरूमध्ये जसोले हिँड्न सजिलो हुन्छ भनेर धोती तिग्रासम्म सारेर कम्मरमा घुसारेका थिए जमुनी नदी तर्दा धोतीहरू अझै मासतिर सरे यस दृश्यमा रामकृष्ण अझै रोमाञ्चित भएर आफ्नो दारी खेलाउन थाल्यो उहाँ उसले फुलेका रौँहरू जतनसाथ लुकाएको थियो दारीभित्र केही स्त्री र पुरुषका टाउकामाथि छैटी ढक्की जस्ता वस्तु थिए ती हातले नसमाए पनि टाउकामा अडेर बसेका थिए खस्ने प्रश्न थिएन गुन्द लगाएर टाँसे जस्तै थिए ती छैटीहरू कि किनमेल गर्नका लागि खाली हुन्थे कि तिनमा बेचबिखन गर्ने चिजबिज हुन्थ्यो रामकृष्णले भन्यो त्यो फुलुवा भन्ने त झन् दाल भात भएको काँसको थाल टाउकामा बोकेर कहाँ कहाँ पुग्छ कुनै अचम्म होइन यहाँ सबै त्यस्तै गर्छन् जे पनि अड्याएर कोसौँ हिँड्न सक्छन् टाउकामा एउटा बिँडो हुन्छ त्यति हो मैले भनेर भिखारीतिर हेरेँ त्यसलाई हामीले मेलामा सँगै ल्याएका थियौँ पहिले हामी जाने कुरा थिएन रामकृष्ण पाठक भिखारीलाई गाइड लिएर जाने भएको थियो भिखारी एउटा हट्टाकट्टा नवयुवक थियो र उसको अनुहार कुनै जन्मजात ज्यालादारीको झैँ खस्रो र बाक्लो थियो लाग्थ्यो अनुहार बनाएपछि ब्रह्माजीले त्यसलाई कुनै अन्य जीवको छालाको टुक्राले मोरिदिएका थिए त्यो हाम्रो उत्खननमा मजदुर भएर काम गर्थ्यो त्यसको विशेषता के थियो भने काँचो उमेरमै त्यसले दुनियाँ अर्थात् काठमाडौँ समेत देखिसकेको थियो मिसाई वरी नेपाली बोल्ने कोसिस गर्थ्यो त्योभन्दा राम्रो नेपाली मजदुरहरूको मेटले बोल्थ्यो मजदुरहरू बन्दोबस्त गर्ने पैसा र परिश्रमको हिसाब राख्ने मजदुरहरूलाई ज्याला बाँड्ने र हकार्दै काममा व्यस्त राख्ने बाहेक हामीलाई नेपाली गीत सुनाएर हाम्रो मनोरञ्जन गर्ने गर्थ्यो आफ्नो काठमाडौँ बसाइमा उसले निकै लोकगीतहरू कण्ठ पारेको रहेछ अब ती गीतलाई आफ्नो यताको शैलीमा गाएर त्यो हामीलाई हँसाउने र रिझाउने गर्थ्यो त्यसको नाउँ थियो बन्ती त्यसबाहेक त्यो आफू चाहिँ अरू कुनै प्रकारको काम गर्नमा रुचि राख्दैनथ्यो तर कामदारहरूको व्यवस्था गर्नमा भने खप्पिस देखिन्थ्यो बन्तीले नै कुनै बखत भिखारीलाई काठमाडौँको यात्रा गराएको थियो त्यो घर बनाउने काठको काम गरेर काठमाडौँ बसेको थियो काठमाडौँका ग्राहक बन्तीसित प्रसन्न रहन्थे त्यो पर्याप्त नम्र र लात जुत्ता वा छोरा मोरा जे भने पनि हाँसिरहन्थ्यो र निकै सस्तोमा काम गर्थ्यो बन्ती अझै पनि काठमाडौँ गइरहन्छ भिखारी भने अब जाँदैन दुईपटक गएको थियो दस दस महिना बस्यो तर पटक बिरामी पर्यो र हाडछाला मात्र बाँकी रह्यो तबदेखि ऊ भन्छ बाबा पशुपतिनाथ मलाई काठमाडौँमा राख्न चाहनुहुँदैन हामी पाँचजना रामकृष्ण म ऋषिराम तिलकबहादुर र राधेश्याम जसको बारेमा पछि विस्तृत लेखिनेछ मेला हेर्न जाँदै थियौँ यिनीहरू पनि हामी सँगसँगै थियो त्यो पनि नेपालीमा कुरा गर्न सक्थ्यो स्कुलमा पढेको थियो यहाँका मानिसको नाउँ भने अनौठो अनौठो होइन राधेश्यामले भन्यो मैले भने यी नाउँहरू मूल रूपमा अनौठा छैनन् हाम्रा परिचित शब्दहरू नै हुन् यहाँको बोलीमा यस्तै हुन्छ यिनीहरू भनेको के हो त इनर भने जस्तो राधेश्यामले सोध्यो इनराहरूमा हाँस्न थाल्यो मैले अर्थाएँ यसको नाउँ हो इन्द्र यहाँको बोलीमा भयो इनर अनि त्यसपछि इनरा त्यसो भए मैले इन्द्र भनेर किन नबोलाउनु राधेश्यामको तर्क ऋषिरामले भन्यो मैले पनि तिमीलाई राधेश्याम नभनेर राधेकृष्ण भने पनि त होला मेरो नाउँ त शुद्ध छ यहाँ कोही सोच्दैन यिनीहरूको शुद्ध रूप इन्द्र हो नाउँ जब इनर वा इनर राखिन्छ भने त्यही शुद्ध मानिन्छ मैले भने हामीलाई के कपाल दुखेको छ पण्डितहरू चाहिँ नाउँ सच्याउँदै हिँड्ने ऋषिले भन्यो ऋषिरामपछि राधेश्याम चुप लाग्यो गडबजार नजिक आउँदै थियो एउटा पोखरीको छेउमा केही स्त्री पुरुष केटाकेटी पुरैनको पातमा दही चिउरा खाइरहेका थिए केही मानिस पोखरीमा छेउछाउका पात सकिएकाले तिग्रा तिग्रा कम्बर कम्बर पानीभित्र गएर पात टिप्दै थिए खाइसकेपछिको पात कुकुरले चाटिरहेको दृश्य पनि त्यहाँ थियो एक ठाउँमा पाठकले देख्यो पोखरीनिर त्यो एउटा ठुलो पत्थरको लामो लडेको छ खामो छेउमै इँटको पर्खालको अवशेष पनि थियो वास्तवमा उत्खनन यहाँ गर्नुपर्थ्यो पाठकले भन्यो छोड यार ऋषिरामले भन्यो कहाँ के गर्नुपर्थ्यो र कहाँ के गरिँदैछ यसको हिसाब राख्न थाल्यो भने मान्छेले कि आत्महत्या गर्नुपर्छ कि हत्या दरी छन् हामीलाई देखेर होला फड्किँदै नजिक आयो कतैबाट हजुर सलाम भन्यो र अनि कथावाचक चाहिँ बोल्यो हजुर यी गढ राजा सेवै सिम्मकै राज रहे जहाँ बाघ बकरी दुनु एक एक घाटमै पानी पिए पाठक भोजपुरी अलिअलि सिक्ने प्रयास गरिरहेको पक्कै हो तर एकैपल्ट यति लामो वाक्य सुनेर अकमक्यो मात्र होइन आत्तियो पनि यसले निकै गम्भीर कुरा भने जस्तो छ उसले भन्यो मैले अनुवाद गरिदिएँ धरिछन् के भन्छ भने यो गढ राजा सेवै सिम्मको राज्य थियो जहाँ बाघ बाख्रा एउटै घाटमा पानी खान्थे गजब रहेछ पाठक बल्ल घमाइलो डाँडोमाथि उक्ले जस्तो देखियो यहाँका मानिस किम्बदन्ती नभई बाँच्न सक्दैनन् कि कसो बरेवा नै एउटा ठूलो किम्बदन्ती बस्ती भनेर बसे जस्तो छ त्यसैले त्यो गाउँ नक्सामा उल्लेख हुन छुटे जस्तो छ ऋषिरामले भन्यो नत्र मालपोततिर बेगार खट तर गाउँ भने छैन रे यो के तुक भयो पाठकले भन्यो तर यस्ता कथा सुन्दा सुन्दा सत्य पनि लाग्न थाल्छन् हुनुहोस् तर यो सेवै सिंह के न हो यो पनि त काल्पनिक होला ऋषिरामले भन्यो किम्बदन्तीमा सब त काल्पनिक हुँदैन कतै केही सत्य पनि हुन्छ तर समयले यति रहस्य भरिदिन्छ सत्य कता हुन्छ कता शिवै सिंह शिवसिंह पनि हुनसक्छ धरिछन अघि बढ्छ राजा सेवै सिंहके एगो बेटी रहे हँसे त फूल झरे रोए त मोती फूल यतना ओजन वकर अर्थात् राजा सेवै सिंहकी एउटी छोरी थिइन् हाँस्दा फूल झर्ने रोदा मोती झर्ने फूल जत्तिकै ओजन तिनको एक दिन एउटा दानवले राजकुमारीलाई देख्यो मोहित भयो र सेवै सिम्म माग्न गयो राजाले शर्त राखे रातभरिमा राज्य वरिपरि पर्खाल लगाइदिनुपर्छ र पोखरीको माझमा एउटा खामो गाडिदिनुपर्छ उज्यालो नहुँदै दानव आफ्नो काममा जुट्यो चारैतिर पर्खाल लगाइदियो इँटै इँटको खामो लिएर पोखरीमा गाड नै लागेको थियो बिहान भइदियो र बच्चनले बाँधिएको दानव त्यो खामो पोखरीको किनारमै छोडेर हिँड्न बाध्य भयो पाठक देख्छ इँट छ पर्खालको अवशेष र साँच्चीकै पोखरीको छेउमा खामो पनि छ भने यसमा सत्य र किम्बदन्ती कसरी छुट्याउने कुनै ठाउँको केही तथ्यमाथि उभिएरै समय र मनस्थितिले किम्बदन्ती बुन्दछ यो खामो त वास्तविक हो तर दानव के होला सोच त भन्दा भन्दै ऋषिराम गम्भीर भयो र अनि पाठक पनि गम्भीर भयो किनभने पोखरीको किनारमा उभिएर ऊ साँच्चैको एउटा अनौठो कालबोधमा फँसे जस्तो थियो मैले भने अब एउटा अर्को कथा छ मलाई पुरा सम्झना छैन केटाकेटीमा सुनेको एकपटक कसको हो गर्दा एक रात राज्यका बासिन्दाहरू जुन काम गरिरहेका थिए त्यो गर्दा गर्दै ढुङ्गा भए त्यही अवस्थामा जस्तो कोही ढिकी जाँतो गरिरहेका थिए कोही पत्नीसित नग्न सुतेका थिए कोही पानी खाँदै थिए सब त्यही मुद्रामा एक्कासी ढुङ्गा भइदिए अझै पनि तिनै मुद्राका मूर्तिहरू कहिलेकाहीँ फेला पर्छन् भनिन्छ नाउँ छैन अनुहार छैन जीवन छैन केवल ढुङ्गा छ जसलाई एउटा भूतपूर्व नागरिकका रूपमा कल्पना गरिन्छ पाठक झन गम्भीर भयो यो सुनेपछि यदि वास्तविक होइन भने यस्ता कथाहरू बन्छन् किन सोच त ती मानिसहरू साँच्चैकै ढुङ्गा बनेका भए राज्य कति रित्तो भयो होला सेवै सिंह कति एक्ला भयो होला एउटाको अपराध एउटाको शराब भोग्नु पर्यो तेस्रोले पनि फेरि यहाँ अर्को सृष्टि हुन पनि कति समय लाग्यो होला ऋषिराम हाँस्छ ऊ पाठकलाई सुरुदेखि नै एउटा आध्यात्मिक मूर्ख ठान्दा थियो तर बोलेन किनभने विश्वास नगरे पनि यी कुराहरूले ऊ केही सुर्तामा अवश्य पर्यो विद्यार्थी जमानामा ऋषिराम चौबिसै घण्टा एउटा क्रान्तिकारी भावमा रहन्थ्यो जसको परिणाम ऊ आजसम्म भोगिरहेको छ त्यो अवशेष अझै बाँकी छ त्यसकारण ऊ अब क्रान्तिकारीबाट क्रोधीमा परिणत हुनै जान थालेको छ यस्तो आम धारणा थियो मानिसले उसको बारेमा यस्तो राय कायम गर्ने कारण के भने ऊ अरूभन्दा अलग्गै सोच्दथ्यो र सायद हामीभन्दा केही प्रतिभाशाली पनि थियो पाठक त कति बेरसम्म एउटा मूर्ति जस्तै शून्यमा हेर्दै हिँडिरह्यो जस्तो तिनै शराब परेका ढुङ्गा मध्ये एउटा होस् धेरै बेर लाग्यो पाठकलाई किम्बदन्तीको मछानबाट ओर्लेर गडबजारको मेलामा फर्किन त्यो पनि उसलाई भोक नलागेको भए कुन्नी यस्तो किन भनियो भने उसका आध्यात्मिक आँखा एक्कासी तल झरेर बुझा र बुझाको लड्डु बेचिरहेको एउटा छैटीमा अड्कियो झन्डै त्यत्तिकै बेर जति ऊ किम्बदन्तीको रहस्यमा आँखा अड्काएर हिँडेको थियो भोक र भुजाको संयोगपछि पहिलो सांसारिक प्रश्न उसले गरेको थियो केही खाने विचार राख्दैनौ तिमीहरू बेलामा नेटुवाको नाच पनि छ आइमाईको बथान छ बथानको हाँसो छ हाँसोको चुरा बच्छ हातमा बिडी छ कतै कतै मेलामा अचानक भेट भएका नातेदारको खुट्टामा छाँद हालेर भिड थर्काउने गरी रोइरहेका स्त्री छन् पाठकको अनुसन्धानात्मक विचार छ मधेसी केटीहरूको हिँडाइमा कम्मरको एउटा खास आकर्षण हुँदो रहेछ पाठक अविवाहित छ यो हामीले बिर्सेका छैनौँ त्यसकारण ऊ कम्मर वरिपरि निकै समय खर्च गरेर चिन्तन गर्छ र गर्दा गर्दै चिन्तित र उत्तेजित हुन पुग्छ यिनीहरूलाई मेला हेरेर मामाघर गयो मामाघर गढ नजिकको कुनै गाउँमा थियो श्रुति सम्वेकमा अहिले हामीले सुनिरहेको वाचन डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको वाचन हो यता जिमदार साहेबले एक रात एउटा सपना देखे गाउँमा अनुपस्थित भए पनि इन्द्रराज जिमदारको त्यस ऐतिहासिक सपनामा चाहिँ हाजिर भएछ र जे त्यो विपनामा गर्दैनथ्यो सपनामा गर्न थाल्यो जिमदारको हुकुमाज्ञाकारी बालक झैँ तामेल गर्न थाल्यो जिमदार साहेब पहिलोपटक इन्द्रदेखि प्रसन्न भयो होला नि सपनामै भए पनि उनी निकै सन्तुष्ट देखा परेका थिए त्यस त्यसवखत कसैले उनको अनुहार हेरेको भए दिनभरि आतंक बनेको व्यक्ति सपनाभित्र दासमा परिणत भएको थियो नत्र अचेल सपना पनि कहाँ त्यस्तो देखिन्छ उनको विचार थियो जमाना बदलेको छ जमाना सँगसँगै सपना पनि बदलेको छ विडम्बना सब गडबड कहाँदेखि थालिएको छ दरिद्रहरू पनि अचेल सपना लुट्न थालेका छन् र सपना क्रान्तिकारी बन्न थालेको छ एकदम आक्रामक त्यसकारण उनी प्राय सपनामा समेत आफूलाई नितान्त घाइते र भाग्ने तयारीमा लागेको अनुभव गर्थे लेखनाथको यो श्लोक उनलाई कण्ठ हुने गर्थ्यो मकन हरे शिव शान्ति र छैन सपना बीच पनि रत्तिभर छैन तर आज कुन सटको मौका पाएर आफ्नो मनमाफिकको सपना देख्न थालेर छाड्दै छाडेनन् यस्तो लाग्थ्यो उनी चिर निद्रा समेत निदाउन राजी छन् यस्तै सपना देख्न पाइन्छ भने उनले देखे कुनै दैवी बाणी उनका लागि आकाशबाट फलफूल झैँ लगातार झर्दैछ त्यसमा भनिँदैछ आउँदो पूर्णिमाका दिन तिमीले अर्थात् जिमदारले नाउँको पहिलो अक्षर यी भएको कुनै मनुष्यलाई दोरन्तलमा कसै गरी हुत्याउन सक्यो भने त्यहाँको अपार सम्पदा सबै तिम्रो हुनेछ जिमदारका लागि यी अक्षरबाट सबभन्दा पहिले बन्ने नाउँ इनरा थियो जिमदारले आफ्ना मानिसहरूसित विचार विमर्श गरे उनको सहज इच्छा थियो दोरन्तलबाट प्राप्त सम्पत्तिमा इन्द्रालाई पनि हिस्सा दिउँ तर इन्द्रा त्यस घटनापछि पनि जीवितै रहन्छ यसको उल्लेख जिमदारको स्वप्नमा कतै पनि भएन यो वास्तविकता सम्झाएपछि जिमदार एकछिन गम खान थाले उनको न्यायप्रियता हेरियोस् मनमने प्रतिज्ञा गरे इन्द्रा नभए उसको भाइलाई त्यो सम्पत्ति दिनेछु जिन्दारमा अर्को एउटा गुण पनि थियो उनी बिना कारण बिना तर्क र बिना धर्म कुनै क्रूर जस्तो लाग्ने कार्य गर्दैनथे इन्द्राले आजसम्म छुट पाउन सकेको पनि त्यसैले हो तर एउटा सपना भए पनि कारण र तर्क किन पर्याप्त सिद्ध भयो आखिर यो जीवन यो जगत पनि त सपना हो भने सपना र यथार्थमा भेद के छ यस अर्थमा त्यो सपनाले उनलाई अधर्मबाट पनि जोगाउँथ्यो भने जिमदारले यस्तो अवसर किन चुक्ने बस इन्द्रा यसपटक घरबाट फर्क्यो तर त्यसपछि फेरि मामा घर जान सकेन उसलाई पत्तो थिएन त्यो उसको अन्तिम बसाइ हो घरमा र संसारमा पनि नत्र अलिक दिन अझै बस्तो हो संसारमा मामा घरमा परिणाममा गाउँलेहरूले देखे यिनीहरू घरमा त गयो तर निस्क्यो दुरन्तलबाट मुर्दा भनेर एकदम बोल्ने यिनीहरू एकाएक चुप लागेको देख्दा गाउँलेहरूलाई विश्वास भएन चितामा जलिरहेको इन्द्रालाई हेर्दै गाउँलेहरूले सोचेका थिए यिनीहरू एउटा आगो थियो अब खरानी भयो जिमदार साहेबको धैर्यले यहाँ निकै काम गर्यो उनले दोरन्तलको सम्पत्ति त पाएनन् तर इन्द्राको मृत्यु यदि कसैले प्राप्त गर्यो भने जिमदार विश्वनाथ सिम्मले प्राप्त गर्यो उनी धेरै अप्रसन्न थिएनन् त्यो एउटा मामुली मृत्युलाई गाउँभरि छरेर गाउँमा गहिरो शान्ति र निरापद परिस्थिति खडा गरेका थिए जिमदारले बिरेनपुरले इन्द्रालाई एउटा अभागी प्राणी ठान्न थालेको थियो जो आफ्नै करणीले गर्दा पहिले पानीमा र पछि माटोमा मिलेको थियो एउटा विद्रोहको वस्तुलाई स्वप्न र शक्तिमा बेरेर पाताल लोक पुर्याउने चटक जहाँ पनि रमाइलोसँग गरिँदो रहेछ जस्तो अक्सर गरेर हुन्छ देश दुनियाँमा यस्तालाई नागरिक ठानिन्न खतरा बम र डाइनामाइट ठानिन्छ अनि त साँच्चीकै देशको नागरिक हुन नपाएरै मर्यो एउटा यस्तो गाउँको बासिन्दा थियो जुन देशभित्र त थियो तर देशको मानचित्रभित्र थिएन यसपटकको पूरणवासी अर्थात पूर्णिमा यस प्रकार समाप्त भएको थियो शुक्ल पक्ष आउन थालेपछि बिरहिनपुर बरेवाका मानिस आत्तिन थालेका देखिन्थे तिनको अनुहारमा थकाई बेचैनी आतंक र आशाको पनि पिठो मोच्न थाल्थ्यो भाग्यले दुर्भाग्यले मानिसको अनुहार यिनै पदार्थहरूले बनेको हुन्थ्यो तिनताक त्यो अनुहार शुक्ल पक्ष सुरु भएदेखि पूर्णिमासम्म कायम रहन्थ्यो सिनेमाको पर्दा जस्तै तनक्क तन्केको हुन्थ्यो अनि त्यसपछि नाटकको पर्दा जस्तै झर्न थाल्दथ्यो एउटा विश्राम झैँ गाउँमा यो धारणा प्रचलित थियो दोरन्तलको धन केवल शुक्ल पक्षमा हाम फाल्यो भने मात्र पाइन्छ आफ्नो नाउँमा छ भने पनि तिनताक सारा गाउँ आफ्नो परिवारसँग चपक्क टाँसिएर बस्न रुचाउँथ्यो नत्र के थाहा कुनै पनि छेड परिवारको कुनै सदस्यमा यो कल्पना छड्किन सक्थ्यो एक फेर फेरौँ दोरन्तलमा गएर र परिवारको सास जस्तै सधैँ छल्ने दरिद्रता सधैँलाई समाप्त पारौं कल्पना गरेपछि धेरैजना स्वयं सधैँका लागि समाप्त भएका थिए त्यो कुरा फरक हो सिङ्गै शुक्ल पक्षभरि हुन्थ्यो के भने गाउँको कुनै मानिस खेतमा काम गरेर माछा मारेर अथवा कलैया बजार पुगेर अलि ढिलासम्म फर्केको छैन भने त्यसको परिवारका अन्य सदस्य घर घरै सोद्धै हिँड्थे रे ब्रह्मदेउबा तु देख्ले हमर भाइ के अर्थात् ए ब्रह्मदेउबा तैँले मेरो दाईलाई देखिस् ब्रह्मदेवबाले यदि आकाशतिर कतै सूर्य खस्किने ठाउँ देखाएर भनोस् न हम त यही बेर खानी तोहर भाइके बजरवेमै छोडके चलाइनी के भने अह म त यतिखेर तिम्रो दाईलाई बजारमै छोडेर आइहालेँ यस्तो उत्तरले अत्यास झनलटरम्म फलाउँथ्यो किनभने अघिको ब्रह्मदेवबाट प्रश्नकर्ताको दाई सँगै फर्कने भनेर बजार गर्न गएका हुन्थे अब ती अपरान्नमा छुट्टिन्छन् र दाई यतिखेरसम्म आउँदैन भने जो पनि त्यस गाउँमा जीवन र दरिद्रताबाट निराश हुन्थ्यो त्यो प्राय दोरन्तल पोखराको भर पर्ने आशा गर्ने गर्थ्यो कसैको छोरो खेल्न गएर झमक्क साँझ पर्दासम्म आइपुगेन भने आमा बाबु स्पष्ट कुरा त गर्दैनथे तर भित्र जसङ्ग रहन्थे कुनै पनि क्षण यस्तो खबर नआओस् छोरो दोरन्तलमा हाम फाल्यो तर त्यसको लास फेला परिरहेको छैन दुरन्तलमा हाम फालेपछि कति क्षणमा वा कति दिनमा लास उत्रिन्छ त्यसको निर्णय दुरन्तले नै गर्थ्यो यही कारण हो मान्छे गायब भएपछि पर्खिनु आशा गर्नु र त्रस्त हुनुबाहेक अरू उपाय थिएन एक दिन सूर्योदयको रमाइलो सुन्तले क्षणमा गाउँलेहरूले कुल्ला गलाली गर्दा गर्दै देखे दुरन्तलले सुरुजालाई आफ्नो छातीमाथि फ्याँकिदिएको छ दुरन्तलको छातीमा सुरुजा नाङको पिठ्यौँ र कन्दनीमा घुसारिएको भगाईका साथ जीवनहीन भएर भुकलुक्क उक्सेको छ मुख पानीमा गाडिएको छ र यस्ता किसिमले त्यसका हातखुट्टा छन् जस्तो तस्विरमा कुनै गर्वी शिशुलाई देखाइन्छ सुरुवा केही दिन अघि गएको थियो चिउटाहा आफ्नै दिदीको घर एक्कासी दोरन्तलमा देखा पर्यो सुरुजाकी आमा अब लामो अलाप लिएर रुन थाली र धेरै दिनसम्म रोइरहे ऊ खाना खान्न थिए जसले गर्दा घरमा केही अन्न जम्मा भएको थियो सुरुजाको नाउँमा दान धर्म गर्दा त्यस अन्नको पनि उपयोग गरियो त्यस दुर्घटनामा सबभन्दा उदेक मान्न सकिने कुरा के थियो भने यसपटकको उम्मेदवार सुरुजाको उमेर दस एघार वर्षको मात्र थियो त्यस घटनापछि मानिसले आफैसित प्रश्न गरे त्यसलाई किन परेको थियो दोरन्तलको पानी नाप्न तर स्पष्ट छ यो प्रश्न उत्तर पाउनलाई गरिएको थिएन सुरुजा वंशजका नाताले नेपालको प्रामाणिक गरिब थियो उसको बाबु पनि गरिब थियो र दिदी बिनाजु पनि गरिब त्यसकारण दिदी कहाँ बसे पनि उसको अभाव सम्बन्धी अनुभवमा कुनै कमी आएको थिएन जहाँ गए पनि त्यस्तै दुलोले हिलोले रोजेका नाङ्गा केटाकेटी र सडक जस्तो त्यो आफै पनि थियो तिनै बाली नभएका खेत र छाउनुपर्ने घरका कुराहरू दिदीको लाम्टोमा झुन्डिएको एक हात जतिको कुनै कुनै खेत जस्तै जर्ती गएको बच्चा जस्तो ऊ आफै पनि जन्मिँदाखेरि थियो भन्ने सुनिन्छ यस्तै घराइसी कुरा सुनेर सुरुजा खेल्न जान्थ्यो खेलेर आएपछि फेरि त्यस्तै कुरा र त्यस्तै वातावरण बाबु कहाँ पनि दिदी कहाँ पनि त्यसले दोरन्तल पोखराबारे पनि सुनेको थियो त्यसको भिनाजुले पनि एक दिन त्यसलाई बताएको थियो दोरन्तलले गरिबी मेटिदिन सक्छ तपाईँ किन जानुहुन्न त त्यहाँ सुरुजाले सोध्यो होला भिनाजुले भन्यो होला कारण के हो भने बाबु त्यो धन मेरै नाममा छ भन्ने मलाई थाहा छैन र फेरि बरेवातिरको मान्छे मात्र त्यहाँ हाम फाल्न सक्छन् बरेवातिरको जो पनि त्यस्तै भन्छन् भिनाजुले जवाफ दियो होला यो काल्पनिक सम्वाद हो तैपनि असम्भव होइन त्यसपछि सुरुजाले सोच्यो होला त्यसो भए त म बाबु र दिदी दुवैको दुःख हटाउन सक्छु मेरै नाउँमा सकेँ देउताहरूले केटाकेटीलाई माया गरेर दिन सक्छन् इत्यादि त्यस दिन पनि गर्मी थियो पानीमा हाम फाल्ने कल्पनाले त्यसलाई केही शीतल पनि लागेको हुनसक्छ अँध्यारो रहँदैमा सुरुजा उठ्यो र बरेवातर्फ हिँड्यो दिदीको घरबाट कसैलाई भनेर घर जान्छु तर त्यो ठिटो घर गएन त्यो गयो सरासर दोरन्तलको छेउमा उभिन त्यसले सोच्यो होला एकैपटक धन सम्पत्ति बोकेरै घर पुगौँ भित्रभित्र त्यसलाई लाग्दथ्यो दोरन्तलको धन त्यसकै नाउँमा छ दोरन्तलको किनारमा सुरुजा उभियो खुब भए दस वर्ष चान्चुन उमेरको सुरुजा पौडी त्यो खेल्न जान्दथे घाम त्यसले अनुभव गरेकै हो लुगा फुकाल्न भनेर कुनै छँदै थिएन कमिज एउटा र कट्टु दिदीकै घरमा छुटेको थियो त्यो दोरन्तलमा निकै र हाम फालेको हुँदो आशा उत्साह र केटाकेटीपनका साथ दोरन्तलले यति दया गरिदियो त्यसको लासलाई धेरै बेर लुकाएर राखेन मर्ना साथ छाडिदियो यिनीहरूको घटना नचेलाउँदै त्यो अर्को दुर्घटना भएको थियो केही पाका मानिसहरूको अनुमान थियो यस्तो घटना अब वृद्धि हुँदै जान्छ अनेक कारणले दुवै दुर्घटना केही दिन अगाडिका हुन् सुरुजाको घरमा अझै राम्ररी चुलो टुक्की बलेको छैन किनभने सुरुजा अब छैन सुरुजा नभएर जुन अन्न जोगिँदो त्यो अन्न पनि अब छैन सुरुजाले छाडेको कट्टु कमिज अब त्यसकी दिदीको छोराले लगाएर चिउटाहा गाउँ घुम्न थालेको छ त्यो त्यसको जिउमा कुनै किसिमको पनि पहिले सिएको वस्त्र हो अब मृतक सुरुजाकी दिदीको छोरो पनि मामा घर आएर ध्यानले दोरन्तलको कथा सुन्न थालेको छ फरक के भने सुरुजाको घर उसको मामा घर हो जिमदारलाई गाउँमा हुने प्रत्येक निधनमाथि गहिरो अफसोच हुन्छ उनी करिब करिब हरेक मृत्युमा आँसु जमाएर बनाइएको वाक्य बोल्न सक्छन् उनले भने मलाई दुःख छ मेरो इलाकामा मान्छेहरू धेरै दुःखी र दरिद्र छन् त्यसैले गर्दा तिनीहरू बढी आशा गर्छन् र आफ्नै आशाले तिनीहरूलाई मार्छ यो कुरा उनले हामीलाई सुनाउने उद्देश्यले भनेका थिए त्यहाँ अरू गाउँलेहरू पनि थिए तर उल्लेखनीय थिए दुईजना एउटा सुरुजाको बाबु अर्को इनेराको भाइ इनेराको भाइ देखेर जिमदारलाई इनेराको सम्झनाले सताउन थाल्यो कारण उसको भाइ पनि उजस्तै दुब्लो पातलो पहेँलोको संयुक्त रूप थियो तैपनि उनलाई प्रसन्नता थियो तिनीहरू परेको बखत उनको दुवारमा दुःख पोख्न आएका थिए जिमदार हुक्का खान थाले र यताउति हेरेर नथुनीलाई भने रे नथुनिया एकनिके एक हुन मन धान दे आखिर करुवा त सबके चलेकै चाहिँ पाठकले त केही भनेन यसमा तर नरेन्द्र मेरो मुखतिर हेर्न थाल्यो त्यसै बखत जिमदारले हामीतिर हेरेर भने यिनीहरूलाई एक एक मन धान दिए भनेर भनेको दुःख परेको बेलामा यिनीहरूको पनि काम चल्नु पर्यो सित्तै दिने ऋषिले सोध्यो जिमदार मुसुक्क हाँसे वर्षौंको अनुभवले प्रौढ भएको उनको जिब्रो थियो सत्यवचन बोल्न थालिहाले सित्तै दिएर त के साध्य चल्थ्यो सबलाई दिन सकिँदैन एउटालाई दिएर अर्कोलाई नदिँदा अन्याय हुन्छ तर बुझ्नुहोस् त बाबु यस्तो मौकामा कर्जै दिनु पनि सित्तै जस्तो हुँदैन ऋषिले बुझेसक्यो ऊ पनि मुसुक्क हाँस्न थाल्यो जिमदारको तर्क प्रणालीमा मुग्ध भएर हेर्न थाल्यो नथुनीले बेहरीको तालचा खोलिसकेको थियो अब त्यहाँबाट खरे जस्तै धानको मुस्लो ओरिन थालेको थियो नथुनीलाई थाहा छ कति बेर झऱ्यो भने दुई मन झर्छ तर आज अढाई मन जति झार्न चाहन्थ्यो ऊ यस्तो मौका खोजिरहेको थियो कहिले मालिकले कसैलाई कर्जा दिन अराउलान् र थाहा नपाए जस्तो गरेर ऊ अरायोभन्दा बढी झार्छ ठिक्क धेरै बढी झार्नु हुँदैन धेरै धान देखे भने जिम्दार कि त आफैलाई खान भनेर कुट्न पठाइदिन्छन् कि हिजो अस्तिदेखि कर्जा मागिरहेको कुनै आसामीलाई समातेर हिल्ल लगाइदिन्छन् अथवा बेहेरीमै हाल भनिदिन सक्छन् त्यसकारण केवल चार पसेरी न एक छाक छटाक कम न एक छटाक बेसी त्यसपछि नथुनी भन्नेछ मालिक तनी हाम्रो पर कृपा हो त यी धनवाले जैती अर्थात् त्यस बखत जो पनि मनिर होला त्यसका लागि यो अनुवाद मालिक ममाथि पनि केही कृपा भएदेखि यो धान लग्थे जिमदार साहेब नथुनीलाई अलिक बिज विदूषकत्वका नजरले हेर्थे उसको गम्भीर अनुहारमा समेत उनलाई मनोरञ्जनको प्रशस्त मसला फेला पर्थ्यो नथुनी उनको पुरानो अनुचार हो चुनाव आदिमा धेरै सहयोगी छ इत्यादि कारणले जिमदार नथुनीलाई नाइ भन्ने छैनन् बरु उनी भन्ने छन् यही से धान बेसी गिरौले न तोरा केतना चाहिँ जेतना यी फाजिल गिरल बा नथुनी भन्छ जिमदार हाँस्छन् पाठक सोध्छ म उसलाई दुवै बीचको सम्वाद सुनाउँछु जस्तै जिमदार त्यसैले तैँले धान बढी जारी छैन तँलाई कति चाहिन्छ नथुनी जति यो बढी झरेको छ इन्द्रालाई झैँकुटी पार्दा नथुनी पनि नजिकै थियो त्यस्तो नथुनीलाई जिन्दार एकदम सितनाई भन्न सक्दैन जिन्दारले सपना सुनाएपछि इन्द्रालाई दोरन्तल पठाइ हेर्न हानि छैन भन्ने राय दिनेमा नथुनी पनि थियो जुन रायलाई धेरै सोचेपछि आफ्ना हितैषीहरूको अनुरोधमा मुसुक्क हाँसेर स्वीकृत गरेका थिए जिमदारलाई थाहा थियो यिनीहरू दोरन्तलमा मात्र मर्न सक्छ त्यसकारण उनले आफ्नो सपनालाई एउटा ठोस नियतिका रूपमा पालन गरे नथुनी प्रवृत्तिलाई थाहा थियो यिनीहरूलाई दोरन्तलले मात्र मान्न सक्छ त्यसकारण जिमदारको आँखाको मात्र भाव तौलेर प्रस्ताव प्रस्तुत गरेका थिए सबैलाई थाहा भयो त्यहाँको एउटा चलन के थियो भने दोरन्तल पोखरामा भएको मृत्युमा कुनै रङको पुलिस केस चल्दैनथ्यो रिपोर्ट शनाखत सरजमिन पोस्टमार्टम हत्यारा यस्तो कुनै पनि शब्दलाई दोरन्तलको वारदातसँग गाँच्नै सकिँदैनथ्यो यसले पुलिस पञ्च हाकिम र जनताको पनि धेरै काम हलुको भएको थियो किनभने त्यस इलाकामा आज वर्षौं वर्षदेखि हत्या र आमहत्याको संख्या देशभरिमा सबभन्दा कम नगण्डे देखिन्थ्यो कहाँसम्म भने चुनावहरू पनि शेष ठाउँका तुलनामा एकदम शान्तिपूर्ण रक्तरहित र जनसहभागिता साथ सम्पन्न हुने गर्थे निरुवालाई आज दोरन्तलमा बगाइयो छैठौं श्रृङ्खला अब डाक्टर ध्रुवचन्द्र गौतमको अलिखित उपन्यास विश्राम गरेका छौँ हामीले चौरानब्बे पृष्ठमा ल्याएर अलिखितको अर्को श्रृङ्खलामा के हुन्छ तपाईँले एक हप्ता प्रतीक्षा गर्नुपर्छ श्रुति सम्वेकको ठेगाना S H R U T I Shruti at UNN dot com dot NP हाम्रो इमेल ठेगाना हो हवस् त अर्को दिनसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरी विदा चाहन्छौँ नमस्कार शुभरात्री